नमस्कार उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत किमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी कथा लिएर आएका छौं कथाकार निरूपा प्रसुनको कथा संग्रह तिम्रो लोग्ने र म भित्र रहेका कथाहरूबाट आज हामी कथा वाचन गरेर सुनाउँछौँ निरूपा प्रसुनको कथा संग्रह दुई हजार एकात्तर साल मङ्सिरमा प्रकाशित भएको हो यसलाई याम्बुरी बुक पोइन्टले प्रकाशन गरेको हो कथा संग्रह तिम्रो लोग्ने र म बारे मनु ब्राजाकी लेख्नुहुन्छ विश्वभरि छरिएका मानव समाजको निर्माण पुरुष प्रधानताका आधारमा भएको यसको मार्मिक प्रस्तुति मेरो कथा तिम्री स्वास्नी र मले गरेको थियो मेरो इच्छा थियो स्त्री पुरुष सम्बन्धको अर्को पाटो कुनै महिला लेखकद्वारा नै लेखियोस् सो समर्थवान लेखक निरूपा प्रसुनद्वारा लिखित कथा संग्रह तिम्रो लोग्ने र मले सफलतापूर्ण परिपूर्ण गरेको छ भनेर मनु ब्राजाकीले भएको छ यो कथा संग्रह तिम्रो लोग्ने र मभित्र संग्रहित कथा आधा आदि आज हामी श्रुति सम्वेकमा सुन्छौ अब प्रस्तुत छ निरूपा प्रसुनको कथा आधा आदि कालखण्ड क्याम्पस गेटको दायाँ बायाँ झपक्क फुल फुलेका थिए एउटा बोटमा रातै अर्को बोटमा अलिअलि रातो मिसिएका फुल थिए तीन वर्ष त्यही कलेजमा पढे पनि यादै गरेकी रहेनछु के को फुल हो भनेर चिन्ने पनि कसरी पात एउटै छैनन् फुलै फुल मात्रै सेतो बढी भएको बायाँतिरको फुलको बोटमुनि युवती उभिरहेकी थिए सेतो कुर्ता हरियो सुरुवाल र हरियो सल पहिरेकी कालो यु कटको सिल्की कपाल कालै हाई हिल र ब्राउन कलरको ठूलो सनग्लास लगाएकी रूप ढङ्गले त्यस्तै तिस बत्तीस वर्ष उसले युवती केही अग्ली पातली थिए नराम्री चाहिँ होइन र धेरै राम्री पनि होइन नजिकै पुगेर सोधे यो फुल के को हो लौ तपाईँले अरूको बोट पनि चिन्नु भएको छैन म त छक्क परेकी थिएँ अरू त आफैले टिपेर खाएकी छु तर यस्तो धुमधामले फुलेको अह कहिले पनि देखेकी थिएन मारे नजदिया सबरिया आरूको पातै देखिनँ त्यसैले चिनिन म मर्दो स्थितिमा अल्छिएँ स्टाइल पारी भन्ने अलि मन मनै तपाईँको नाम के होला निर्देशिका थापा भाउ नाइस नेम थ्याङ्क्स तपाईँको आधार पछाडि किन आधार नै पर्याप्त छैन र तैपनि बसेर कुरा गरौँ न है चौरमा बस्ने इसारा गर्दै भने तपाईँसँग समय त छ बसेर गफ गर्नलाई मजाले छ बरु तपाईँलाई चाहिन्छ भने पनि दिइदिउँला चाहिन्छ कि तपाईँ रमाइलो हुनुहुँदो रहेछ मन पऱ्यो तपाईँ पनि कति राम्री हुनुहुन्छ मलाई पनि तपाईँ मन पऱ्यो म हाँस्दै थिएँ आधार गम्भीर भएर पो सोध्छु ओ रियल्ली हेर्दा मात्र ठुली देखिनुहुन्छ तपाईँ त म जस्तै हुनुहुन्छ ठुली नै त छु नि म तपाईँ कहाँ ब्याचलरको स्टुडेन्ट जस्तो हुनुहुन्छ म कलेज पढाउँछु लाज लाग्यो मलाई साथी जस्तै पो गर्दै थिएँ मेरो ब्याचलर त सकियो रिजल्ट पर्खिरहेको छु हतार हतार भने तिमी भनौ हस् रमाइलो लाग्यो मलाई आरूको फुललाई ब्याकग्राउन्ड बनाएर अनेक अनेक पोजमा फोटो खिच्यौँ मेरो ब्यागमा जहिले पनि क्यामेरा हुन्छ गएको साल दिदीले मेरो जन्मदिनमा उपहार दिनुभएको ला घडी हेर्नु त बाह्र त अघि नै बजिसकेछ आधारसँग बस्न मन लागिरहेकै थियो तैपनि कार्यक्रममा जानु नै पर्छ जस्तो गरे चक्लेट खान्छौ मेरो कुरा सुन्या नसुन्या जस्तो गरेर ब्यागबाट विभिन्न थरीका चक्लेट पो निकाले चुपचाप अन्जुली थापेँ चक्लेटभन्दा तिन दिनले जेठी छुरे म आधारले कसरी पो थाहा पायो अलिकुन्नी यति भर्खर कि लेक्चरर यति मज्जाकी म्याम म पहिलोपटक अनुभूत गर्दै थिएँ आधार पनि हाम्रै कलेजकी भूभू विद्यार्थी रहेछ हामी त्यो दिन कार्यक्रममा नबसी बाहिर कफी खान निस्क्यौँ फागुन महिना आकाश सफा थियो बिहेको अन्तिम अन्तिम लगन बाँकी थियो बाटो त्यत्तिकै त जाम हुन्छ त्यसमाथि बिहेका गाडीले झनै जाम हिँड्ने असाध्य अप्ठ्यारो भएको थियो आधारको मिल्ने साथीको पनि भर्खरै बिहे भएको भन्थे उसलाई बिहे पटक्कै मनै नपर्ने कुरा गर्दै थिए सत्तरी स्लकको अल्बन्ड क्याफी पुग्न बागबजारबाट पाँच मिनट पनि लाग्दैन थियो झन्डै आधा घन्टा लाग्यो मान्छेहरू खचाखच थिए पछाडिको झ्यालनेरको टेबल खाली थियो त्यहीँ बस्यौँ पहिलोपटक भेट भएका प्राणी हौ भन्ने लाग्दैन थियो कुरा गर्न यति मस्त थियौँ सबै कुरा आजै सक्नुपर्छ भोलि त पृथ्वी ध्वस्त हुनेवाला छ जस्तो लाग्थ्यो अमेरिकन चप्सी पनिर चिल्ली र अन्तिममा मिल्क कफी खायौँ बिना योजना क्याफे आएकी थिएँ बिल कति उठ्ने हो ब्यागमा भएको पैसाले पुग्ने हो कि होइन अलिअलि डर लागिरह्यो आधारले घरमा साँझ छ बजे अघि नै पुगिसक्नुपर्छ भन्दै आफ्नो घरको कडाई सुनाएकी थिए मैले भने म त कहिलेकाहीँ राति नौ पनि बजाइदिन्छु मेरो कुरा सुनेर आधारले भने तिमी त स्वर्गकी परि जस्तै रहेछौ जे मन लाग्छ गर्ने हो त म त मन लागेको जे पनि गर्छु आधारले भने मैले त आजसम्म मन लागेको केही पनि गर्न पाएकी छैन जाओ, जाओ। वास्तवमा म चिन्तित थिएँ तर त्यो बेला भने ठिक उल्टो भएको थियो म आधारलाई सम्झाउँदै पो थिएँ आफू चाहिँ खुबै साँच्चैकै परि नै होला चाहिँ गरेर कफी पिइसकेपछि हामी घर जान उठ्यौँ आधार रेस्ट रुम गई म काउन्टरमा गएँ डरै डरे गएकी थिएँ पैसा पुग्छ कि पुग्दैन भनेर बिल दिनु न पे भइसक्यो कहिले कसले गर्यो तपाईँकै साथीले कस्तो अचम्मकी केटी रहेछ कतिखेर तिरेछ गुनगुन गर्दै उसलाई पर्खिएकी थिएँ घर जाने बाटो अलग अलग थियो तैपनि एउटै बसमा चढ्यौँ नेपाल यातायातमा उसको घर हात्तीगौडा भन्थे म दिदीसँग बाटबटीमा बस्थेँ मैले मेरो दिदीको बिहे हुँदैछ अब मलाई घर हेटौँडा नै जानुपर्छ होला म त काठमाडौँ बस्न पाउँदिन समेत भन्ने भइसकेकी थिएँ जसले मेरो घरमा बस्छ भन्दा साँच्चै तिम्रोमा तिमी भन्ने भइसकेकी थिएँ कोठा खाली छ भनेर सोधे थिएँ आश पनि लाग्यो तत्काल खाली नभएको कुरा गरी चिन्ता नगर तिमी काठमाडौँ बस्ने जिम्मा मेरो भयो भनेर मेरो पुरै चिन्ता सापटी लगिदिएकी थिए पुग्ने बित्तिकै आधारको मेसेज आयो हिजो भर्खर साथीको बिहे भयो जिन्दगी निरस लाग्दै थियो आज तिमीलाई भेटे बाँच्ने रहर पढ्यो मलाई पनि तिमीलाई भेटेर असाध्यै खुसी लागेको छ तिमी घर पुग्यौ घर आइपुगेर पनि मम्मीको गाली टन्न खाइसके बिचरा मम्मीको गाली पनि मलाई सेयर गर गाली खाएर के नै भएर साथी त पाएँ सधैँ खाइरहेको गाली त हो नि दही चिउरा जस्तै हो मैले हाँसेको चित्र पठाइदिएँ उसले पनि त्यसै गरी सधैँ जस्तै अन्तर्राष्ट्रिय महिला दिवसको दिन कलेजमा कार्यक्रम थियो पहिले पहिले कार्यक्रम हुँदा कलेज जान्न थिएँ हिजो भने गए काठमाडौँ बस्ने कि जाने भन्ने कुराले मनमा हलचल मच्छाइरहेको छ गाउँ फर्कनै मन छैन मलाई त्यहाँ साथीहरू पनि कोही छैन न त बिग सिनेमा नै छ न त न्यू रोड छ न त सिटी सेन्टर केही पनि त छैन मेरो गाउँमा घर पनि बजारदेखि हिँड्दै जानुपर्छ मलाई त काठमाडौँको हावाले छोइ पनि सक्यो यहाँ आएपछि सुरु सुरुमा घर सम्झेर रुन्थेँ म अब त मलाई घरको याद पनि त्यति आउँदैन बस काठमाडौँ भए पुग्छ मलाई मास्टर्स यहीँबाट गर्छु भन्ने त मेरो बाहना मात्र हो मेरो कुरै बुझ्दैनन् कोही पनि भुइँचालो गइरहेको थियो मनमा केही छिन भए पनि शान्त होला कि भनेर हिजो कलेज गएकी थिएँ राम्रै भयो आधारसँग भेट हुनु रहेछ पहिले पो रमाइलो थियो गाउँ केटाकेटीहरूसँग खोलामा पौडी खेल्न जान्थेँ उनीहरू ढडिया र डेली लिएर माछा मार्न जाँदा म पनि पछि पछि लाग्थेँ खेल्न जाने न्युले उनीहरूसँग जङ्गल पनि पुग्थेँ एसएलसी पछिसम्म पनि म उनीहरूका पछि लागिरहेँ मेरा बुवा आमा खेती किसानी बाहेक केही गर्नुहुन्न दिदी बैङ्कमा जागिरी हुनुहुन्छ उहाँको सरुवा काठमाडौँ भयो त्यो बेला म ब्याचलर भर्ना हुने तयारीमा थिएँ उहाँले मलाई पनि सँगै काठमाडौँ लिएर आउनुभयो म दिदीको शानदार फ्ल्याटमा बस्थेँ मलाई कुनै कुराको पनि चिन्ता थिएन जसै दिदीको बिहे हुने निश्चित भयो उसै मेरो चिन्ता सुरु भयो कहाँ बस्ने के गर्ने निर्णय लिन सजिलो भएन मलाई हामी बसिरहेकै घरमा एउटा कोठाको कुरा गर्दा एउटा मात्रै छुट्याएर दिनु मिल्दैन भने चिनी जानेका सबैलाई कोठा खोज्न भने कसैले पत्याएनन् दिनभर फुर्सद आधारलाई पनि आधा दिनदेखि फुर्सद नै हुन्थ्यो दुवैलाई पाएक पर्ने नारायण गोपाल चोकको स्विट हाउसमा भेट्थ्यौँ कहीँबाट पनि काठमाडौँ बसिएला भन्ने लाग्न छोडेको थियो मलाई त्यो दिन स्विट हाउसमा हामी मात्रै थियौँ ग्राहक भन्नु दुई हप्ताको बिचमा यो हाम्रो चौथो भेट थियो चैतको महिना मिनट मिनटमा मौसम बदलिरहन्छ आउँदा घाम लागेको थियो यतिखेर भने आकाश पुरै कालो भएको छ बिजुली चम्काएर चट्याङले पटक पटक तर्सन्छु म आधार त केही भएकै छैन झन् कुनै प्रतिक्रिया देखाउँदिन वेटरले कफी ल्याइदियो पहिलो सिट तान्दै भने म त घर जाने स्योर भयो नि काने नजिक जस्तो चट्याङ पर्दा समेत कुनै प्रतिक्रिया व्यक्त नगरेकी आधार मेरो कुरा सुनेर एकदमै हात्ती मेरा दुवै हातसम्म मात्र रुन पो थाले म के भन्नु न के भन्नु भए एकछिन टोलाएर उसैसँग रुन खोजेँ अह पटक्कै आँसु झर्दैन म गएँ त छैन नि रुँदै भन्नु थालेँ म कति अभागिनी छु भगवान्ले पनि अलिकति दयासम्म गर्दैन मलाई म त संसारमै सबभन्दा पापी नै केटी हुँ आधार रुँदै के के भन्न थालेँ मलाई भने लाज लाग्न थाल्यो नराउनु भने मान्छेले के भन्यो होला जेसुकै भनौँ तिमी घर नजाऊ न लौ मलाई पनि कहाँ जान मन छ र यहाँ मेरो बाउको घर छैन बस्नलाई नगएर के गर्नु त मैले भने होस्टलमा बस्छन् अहो होस्टल त यादै नभएको मलाई अब खोज्नुपर्छ आधारको गालाको आँसु टिस्यु पेपरले पुछिदिए तत्क्षणै खुसी भई अँध्यारै भएपछि हामी घर गयौँ म आफूलाई खुब भावुक केटी ठान्थेँ मभन्दा त दोब्बर भावुक लाग्यो आधार भावुक केटीमध्ये संसारकै एक होली भन्ने निष्कर्षमा पुगेँ म मलाई कसैले यतिविधि माया गर्छ भनेर विश्वास गर्ने मुस्किल पर्यो र म मखर दङ्ग दुवै परेँ हामी भोलिपल्टै होस्टल खोज्न हिँड्यौँ दिल्ली बजार अनामनगरतिर गयौँ बोर्ड हेर्दै फोन नम्बर नोट गर्दै होस्टलसम्म पुग्यौँ खोजे जस्तो पाइएन राम्रो एकदमै महँगो छ सस्तो हेर्दै नराम्रो छ त्यस्तोमा कसरी बस्नु फर्कँदा कालिकास्थानको मन्दिरमा दुई घन्टा जति गफ गरेर बस्यौँ त्यहीँको रुखमुनि बसेर अनि कालिकाको मूर्तिसँग टाँसिएर थुप्रै फोटो खिच्यौँ बाटोको पानीपुरी र चनाचटपट मैले मात्र खाएँ आधार त बाटोमा केटा मान्छेले बनाएको पानीपुरी र चनाचटपट कहिले पनि खान्न रे केटी मान्छेले बनाएको भने खान्छ रे किन भनेको त केटा मान्छेले पिसा फेर्छन् रे उसको कुरा सुनेर म खुब हाँसेँ साँझसम्म हामी त्यहीँ बस्यौँ म दिदीसँग बिछोडिदिए थिएँ भने आधारसँग नजिकिँदै आधारलाई मैले दिदीसँग पनि भेटाइदिएको छु दिदीकै उमेरकी छे पनि नामैले बोलाउँछु यसो गर्न मलाई मनपर्छ साथी र अभिभावकको महसुस लागेको थिएँ मलाई मेरो घरमा बस्छ दिदी भन्नुहुन्छ दाइजोमा बहिनी पनि दिए हुन्लान् हुँदैन उसो भए चुपचाप घर जाऊ हेटौँडा पनि काठमाडौँभन्दा कम छैन त्यहाँ पनि एक सय एक राम्रा कलेज छन् त्यो त मलाई पनि थाहा छ दिदी मलाई हेटौँडाभन्दा काठमाडौँ मनपर्छ यहाँ असाध्यै रमाइलो छ काठमाडौँ बिना त म बाँच्नै सक्दिनँ अब अर्को कुरा त मलाई लोकसेवामा लडेर सरकारी जागिर खानु पनि त छ क्या दिदी यस्तो दुर्गन्ध जताततै फोहोर नै फोहोर छ मान्छेको भिड नै भिड हिँड्दा कुनै सार्वजनिक गाडीमा कोचेर उभिएजै हुन्छ अटेस मटेस ठेलमठेल हुन्छ यस्तोमा पनि के मन परेको यो केटीलाई तपाईँ चाहिँ यस्तो ठाउँमा किन बसिरहनु भएको कुनै जानु नि अन्तै को बसिरहन्छ र यहाँ मेरो हुनेवाला भिनाजु ग्रिन कार्ड होल्डर बस्न मन नपरे बस्नु पर्दैन दिदीलाई मलाई त यहीँ बस्नु छ कुनै पनि हालतमा काठमाडौँसँग मेरो अफेयर चलेको छ मैले बागमतीको पानी छोएर कसम खाएकी छु सत्य प्लिज दिदी म एकदम भावुक भएर बोलिरहेकी छु <laughs> दिदीले भन्नुभयो गर्ल्स होस्टेल खोजिदिन्छु होस्टेलमा नबस्ने म एक्लै बस्छु एउटा कोठा खोजिदिनु न सक्सेस के सक्छु भने पहिले खोजी त दिनु बसेर देखाइदिन्छु बडो उत्साही भएर भने मैले एक महिना पनि टिक्न सक्ने हो कि होइन रहर लागेको छ रहर पुरा गर्न त सजिलो हुन्छ भने ठानेकी ओली आमा बुवा पनि खालि घरै आइज भन्नुहुन्थ्यो दिदीको कुराले असाध्यै खुसी भए दिदीको कुरा घरमा कोही टार्न सक्दैनन् मैले बोलेको कोही पनि सुन्न लायक सम्झँदैनन् उनीहरू मलाई जहिले पनि दुध खाने बालखा सम्झन्छन् म कति ठुली भइसकेँ के थाहा उनीहरूलाई चैत लागिसकेको थियो दिउँसो आधारको फुर्सद हुँदैन थियो साँझतिर भेट्थ्यौँ हामी हावाहुरी अनि पानीमा पनि कोठा खोज्न निस्कन्थ्यौँ पहिलो प्राथमिकता आधारको घर वरपर नै थियो म पहिलोपटक एक्लै बस्दै थिएँ आधार नजिकै भयो भने शून्य लाग्ने छैन फेरि बिरामी पर्दा पनि मान्छे चाहिन्छ त्यो साँझ हावाहुरी पानी मात्र होइन असिना नै परेको थियो हामी एउटा किराना पसलमा ओत लाग्न बस्छौँ ढुङ्गा खोज्दा देवता मिले चाहिँ भयो कोठा खोज्ने नै काम गर्ने मान्छे भेट्यौँ मोबाइल नम्बर दियौँ उसको पनि लियौँ कोठा भेटेपछि फोन गर्छ अरे कोठै पाइहाले जस्तो निर्धक्क भएन कोठा पाइएको खबर आयो म दिदी आधार र आधारको मम्मी कोठा हेर्न गयौँ सबैलाई मन पर्यो रिङ रोडदेखि अलिकति भित्र आधारको घरबाट दस मिनटको दूरीमा एक तलाको रहेछ माथि घरबेटीहरू बस्दा रहेछन् तल चारवटा कोठामा दुईवटा कोठा खाली रहेछन् दुई कोठामा लोग्ने चस्ने बस्दा रहेछन् एउटा कोठामा म बस्ने निश्चित भयो दिदी त म एक्लै बस्ने कुरामा विश्वस्त हुनुहुन्थेन क्यारे अचम्म मानिरहनु भएको थियो उसो त दिदीले बिहे गरेर मलाई एक्लै पारिदिनु होला भन्ने सोचेकै थिएन मैले भने जिन्दगीमा सोचेका कुराभन्दा पहिले आउँदा रहेछन् नसोचेका कुराहरू चैत लागिसकेको थियो दिउँसो आधारको फुर्सद हुँदैन थियो चाँचोतिर भेट्थ्यौँ हामी हावाहुरी अनि पानीमा पनि कोठा खोज्न निस्कन्थ्यौँ पहिलो प्राथमिकता आधारको घर वरपर नै थियो दिदीको बिहे धुमधामसँग सम्पन्न भयो म कोठा सरेँ मलाई लाग्थ्यो एउटै कोठामा सबै थोक कसरी अट्छ होला त्यस्तो भएन कोठाको एउटा कुनामा किचन ऱ्याक ढोकाको कुनामा कम्प्युटर अर्को कुनामा टेबल कुर्सी अनि त्यहीसँगै अर्को कुना छोएर पलङ राख्यौँ किचन ऱ्याकसँगै हार मिलाएर सिलिन्डर बाल्टिन र पानीको जार अनि चामलको बोरामा आफै मिलाएर राखेँ भित्तामा हरियो रङ लगाइएको छ सिलिङमा सेतो कोठामा मात्र एउटै झ्याल छ सेतो भुइँमाथि निलो फुल र कालो डाँठपात भएको पर्दा झुन्ड्याएँ निकै सुहायो झ्याललाई मार्बल जस्तै देखिने चारपाटे बुट्टा भएको बैजनी र सेतो रङको कार्पेट ओछ्याएँ त्यसमाथि सानो रातो र कहीँ कतै कलेजी पनि मिसिएको गलैँचा ओछ्याएँ मेरो कोठा मेरो कल्पनाभन्दा राम्रो देखियो म कोठामा सरेको पहिलो दिन बिहान छ बजेको थियो ढोकामा ढकढक सुने हतार हतार लुगा मिलाउँदै उठेँ ढोका खोले आधार दुध र बिस्कुट लिएर उभिरहेँ सपना जस्तो लाग्यो मलाई अङ्गालो हाली आँखा मिच्दै उसका हात हटाएँ बाथरुम गएँ हातमुख धोएर फर्किएँ कस्तो रह्यो त नयाँ घरको पहिलो रात मलाई त नयाँ ठाउँमा चढेको छु भन्ने पनि याद भएन पुस्सुकै निदाएँ कोठा नपाइएला अनि काठमाडौँ बस्न नपाइएला भने कत्रो पिर थियो घर जानबाट बचे आनन्दको निद्रा परेको थियो आधार आफैले काठको बिँड भएको चिया बनाउने भाँडामा दुध बसाले दुध उम्लियो दुईवटा कपमा दुध खनाई चिनी र कफी पालै पालो राखी मलाई कफी दिएन कफीमा बिस्कुट चोबेर खुवाइदिए म आफ्नो भाग कफी समाउन खोज्दै थिएँ दिइनँ ससानो बच्चालाई जस्तै खुवाइदिए कफी र बिस्कुट मलाई खुवाइदिइसकेपछि आफू खाएँ त्यो कफी सेलाइसकेको हुनुपर्छ एकै सासमा पिइदिए आधार मेरो निधारमा चुम्बन गरेर गए त्यसै दिन दिउँसो फेरि आधार म लिएर आए मम प्लेटमा राखेर बिहानी जसरी खुवाइदिन लागि आफै खान्छु भनी दिइनँ जिद्दी गरी अचारमा चोप्दै आफ्नै हातले खुवाइदिए मलाई असाध्यै मिठो लाग्यो आधारलाई मेरो आवाजमा अलिकति पनि फेरबदल हुनुहुँदैन धरती नै धुजा धुजा हुन लागे चाहिँ हात्तिन्छे सन्चो छैन के भन्नुपर्छ फोन र मेसेज गरेर सम्पूर्ण रूपमा बिरामी पारिदिन्छे मोबाइल अफ गरेर सुत्नुपर्छ अनि त झन् के चाहियो ऊ कोठामै हाजिर हुन्छे आफ्नो हजार काम बिताएर भए पनि आत्तिँदै मेरो लास नै उठाउन लागे जस्तै गरी हडबडाउँदै आइपुग्छे उसरी ल्याइदिएको पिज्जा खाएदेखि पखाला लाग्यो मलाई कलेज जान पनि सक्दिनँ आमालाई सम्झे आधार आई दुध र सुपहरू लिएर आएकी रहेछ सुप बनाएर खुवाउन लागेकी थिएँ म त रोएँ आवाज आवाजविहीन आँसु छुटेँ उस चुपको भाँडा भुइँमा थन्काएर मलाई अँगाल हालेर सुमसुमाउन थाली आँसु पुछिदिए म उसको घनीभूत मायाले रोएँ उसको सहयोगले रोएँ या घरमा आमा सम्झेर रोएँ मलाई नै थाहा थिएन दुई वर्षको बच्चालाई जस्तै माया गर्दै सुमसुमाइरहे जाऊ म सुप खान्छु नि मलाई भोक लागिरहेछ आमाको काखमा बसे जस्तै गरी आमालाई जस्तै गरी भने मैले उसले मलाई मरेको मान्छेलाई जुम्राले छोडे जस्तो झ्वाट्ट छोडिदिए मेरो मन एक तमासको भयो मलाई माफ गर तिमी मलाई जति माया गर्छौ म गर्दिनँ मैले भने जरुरी पनि छैन मैले पनि कहाँ तिमीलाई माया गरेको र यसो गर्दा म आफैलाई आनन्द हुन्छ मलाई खुसी मिल्छ स्वार्थी छु म यसो भनेर ऊ तातो सुपको चम्चा आफ्नो ओठ छेउ पराएर फुफु गर्दै मलाई खुवाउन थाले त्यतिखेर उद्योगलाग्दो मायाको अनुभूत गरेकी थिए अनुभूति गरेको कुरा क्षणिक होला तर असत्य भने हुँदैन आधारको मायासँग तुलना गर्ने अर्को कुनै सम्बन्ध देख्दिनँ म श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको कथाको शीर्षक आधा आदि हो कथाकार निरूपा प्रसुनको कथा संग्रह तिम्रो लोग्ने र मभित्र संग्रहित यो कथाको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी आज कथाकार निरूपा प्रसुनका कथा सुनिरहेका छौं उहाँको कथा तिम्रो लोग्ने र म कथा संग्रहभित्र संग्रहित आधा आधी कथाको वाचन हामीले यसअघि सुन्यौं र यसको बाँकी अंश वाचन अब सुन्छौं राति आठ बजे पल्लोपट्टि बस्ने स्वास्नी चाहिँ फोन गरिन् राम्रोसँग ढोका लगाएर बस्नुभयो नि आज हामी आउँदैनौँ हुन्छ भने खाना खाइसकेर पढ्न बस्दादेखि नै आज म यो सिङ्गो फ्ल्याटमा एक्लै छु भनेर झस्किरहेकी थिएँ एघार बजी बत्ती अफ गरेर सुतेँ निद्राकै लाग्नु थियो बाहिर खिसिक्क गरेको डराउन थालेँ रात जति छिप्पिँदै थियो मेरो डर पनि उति उति माथि घरबेटी आन्टीसँग राम्रै नजिकिसकेकी थिएँ उठेँ माथि जान घरबेटीका दुई छोरा छन् मभन्दा ठुला छन् दुवै आज यसरी डराएर माथि गएँ भने भोलिदेखि पक्कै उनीहरूले हेप्नेछन् मलाई माथि जान पनि सकिनँ म आधारको घर नजिकै छ फोन गरेँ भने पक्कै आउँछे धेरै दुःखसी दिइसकेँ उसलाई मैले पछाडि दिनभर कलेजमा पढाउन थाकेकी हुन्छे हुँदा राति पनि दिदी टाढा हुनुहुन्छ यो मध्यराति के गर्न सक्नुहुन्थ्यो र सम्भव छैन वरिपरि कोही पनि देखिनँ आमालाई सम्झेँ फोन गर्न मोबाइलमा नम्बर थिचेँ गरिनँ उति टाढाबाट के नै गर्न सक्नुहुन्छ र सान्त्वना दिने भए फेरि उहाँलाई पिर पर्छ म रहर र जिद्दीले एक्लै बसेकी छु यसरी राति राति रुँदै फोन गर्दा म एकदम कमजोर ठरिनेछु मेरो यो हालत सुन्नुभयो भने भोलि नै आइपुग्नुहुन्छ आमा अह मैले आमालाई पनि फोन गरिनँ डरले मुटु फुट्ला जस्तो भइसक्यो उपाय केही देख्दिनँ एकैछिनमा मेरो हातखुट्टा चिसा भए फेरि ज्वरो नै आए जस्तो भयो भूत लाग्यो कहीँ चिसो कहीँ तातो मलाई यस्तै भइरहेछ रातको बाह्र बजेको छ सुनेकै कुरा हो भूत जहिले पनि मध्यरात बाह्र बजे आउँछ नेवारको घरमा ख्याक हुन्छ भन्ने पनि सुनेकै हो अहो अब त मेरो घाँटी नै हट्याए जस्तो भयो आँसु त पहिले बगिरहेको थियो अब त नारायणी बन्ने तर्खरमा जो थियो म हिक्क हिक्क गर्दै रुन थालेँ यस्तो परिस्थितिमा कोही छैन भन्ने लाग्यो अचानक मैले बिहे गर्छु भन्ने सोचेँ बिहे सम्झँदै गर्दा मेरो आँसु रोकियो डर पनि हराए जस्तै भयो घडी हरेँ दुई बजेको रहेछ घर गाउँतिर बुहारीहरू घरधन्दा गर्न दुई तिन बजे नै उठ्छन् अब त मान्छे उठ्ने बेला भूत आउँदैन भनेर ढुक्क भएर बसुकै दाएछु आधारसँग घुम्न हिँड्दा ऊ मलाई हात समातेर डोराउँछे सडकपट्टि आफू हिँड्छ र मलाई कुनामा हिँडाउँछे एकपटक मेरो कोठा जाँदै थियौँ कच्ची बाटो हुँदै बाटो साँगुरो थियो हामीभन्दा विपरीत दिशाबाट आएको बाइकले मलाई छोएर गयो अलिकति खोस्रे जस्तो भयो मेरो कुइनामा त्यो बाइक त गइसकेको थियो आधार यति धेरै कराए कि वरपरका मान्छे नै जम्मा भए भएको भने केही पनि थिएन बहुलाई चाहिँ कराए सरापी तथा नाम मलाई लाजमर्दो बनाइदिए कोठामा आएर ऊ त मसँग टाँसिएर रुन पो थाले ऊ मलाई यति धेरै माया किन गर्छ बदलामा मैले केही दिइरहेकी छैन दिन पनि सक्दिनँ बिना स्वार्थ कोही कसैले यति धेरै माया गर्न सक्ला सक्छन् आधारले त्यही माया दिइरहेकी छे मलाई आधार मेरी आमा जत्तिकै बात्सल्यमै लाग्यो मलाई कुइनामा अलिकति रगत आए जस्तो मात्र थियो पुछिवरी बेटाडिन लगाइदिए घन्टौँसम्म त्यो घाउलाई फुफु गरिरहे केही भएको भए त्यस गदालाई त्यहीँ मारिदिन्थे आधारको रिस साम्य हुने छाटकाँड देखिएन तिमी त कपाल काटेर केटा जस्तो बनेर हिँड्नुपर्ने होइन खुब आफूलाई जो हिरो ठान्छौ फेरि जो हिरोइन चाहिँ राम्री बनेर हिँड्छौ रिसाएको अनुहारमा एकाएक चमकता आयो मेरी प्यारी राजकुमारी म कपाल काट्दिनँ कि धेरै केटीहरू सिल्की कपाल हेर्दा एकपटक भए पनि बोलिहाल्छन् सोधिहाल्छन् कुन स्याम्पू लगाउँछौ कति केटीहरू त मेरो यही सिल्की कपालकै कारण मसँग बोल्छन् साथी पनि बनेका छन् मेरा स्टुडेन्टहरू यही कपालकै कारण वरिपरि हुन्छन् केटा जस्तो बन्न थाल्यो भने त केटीहरू बोल्नै डराउँछन् म त्यति बुद्धु पनि कहाँ छु र ऊ एकदमै इन्टेलिजेन्ट सेवन ठान्छु सबैलाई आफ्नो वरिपरि घुमाउन चाहन्छे ऊ मलाई त झन् सधैँ आफ्नै आँखा अगाडि देखिरहँ जस्तो गर्छे आमाले छोराछोरीलाई गरे जस्तै त्यो दिन पनि कलेजबाट सिधै म कहाँ आएँ आधार झ्यालको पर्दा लगाएँ ढोकाको चुकुल पनि लगाएँ अङ्गालो हालेर मलाई ओछ्यानमा लडाइदिए के गर्दैछु म विचित्रमा परेँ उसको अङ्गालो असाध्यै कसिलो र आक्रामक थियो हटाउन बल लगाउँदै थिएँ सकिनँ गालामा निधारमा घाँटीमा चुम्बन गरी मलाई एकदमै नराम्रो लागिरह्यो मेरो ओठलाई आफ्नो ओठले दबाई म चिच्चाएँ ऊ झटपट उठी झ्याल खोली पर्दा खोली एकदम चित्त रिसाई मैले आधारको यस्तो रूप कहिले देखेकी थिइनँ रेप नै गर्न लागेको थिएँ त्यत्तिकै पनि चिच्याउनु पर्ने के सोच्यो होला अरू मान्छेले मलाई गाली गरी मलाई कसैले पनि ठुलो स्वरले गाली गरेको थिएन आधारको त्यो व्यवहारले म रोएँ केही बोलिनँ ऊ फेरि अँगालो हालेर मलाई माया गर्न थाली, के गरेको यो सब मलाई कसैसँग टाँसिन मन पर्दैन तिमी जाऊ मेरो कोठाबाट मैले झर्केर भने मलाई दिक्क लाग्यो लोग्ने मान्छे मात्र होइन स्वास्नी मान्छेहरू पनि युवतीसँग टाँसिन उद्यत हुँदो रहेछन् आफूलाई माया गर्ने मान्छेले पनि यस्तो गर्ला अह थाहै थिएन त्यसपछि म आधारसँग बोलुला भन्ने नै लागेको थिएन सरी दुवै गुणा टेकेर दुवै हातले कान समाउँदै भन्दै थिए मलाई रिस उठिरहेकै थियो अचानक आधार त रुन थाली रुँदै भने तिमीले मेरो कुरा सुनेपछि मलाई घृणा गर्छौ यसै पनि तिमीले मलाई नराम्रो ठानिसक्यौ तिमीले मलाई कहिले पनि माफ दिन्नौ म तिमीहरू जस्तो सामान्य केटी होइन मलाई केटा मन पर्दैन मलाई केटी नै मनपर्छ म लेस्बियन हो मलाई आधारको कुराले आश्चर्यमा पार्यो अस्तिको त्यस्तो व्यवहार अब यो मुठ ढुकढुक भयो कोठा पाइन भने घर जान्छु भन्दा निकै रोएकी थिए त्यति बेला म आश्चर्य परेकी थिएँ त्यति बेला यो सामान्य केटी हो भन्ने लागेको थिएन अरूलाई माया गर्ने असाध्यै निस्वार्थी केटी हो ठान्थेँ म यस्ता मान्छे हुन्छन् भन्ने सुनेको थिएँ आज आफ्नै आँखा अगाडि लेस्बियन उसको आँसु पुछिदिए मेरो काखमा टाउको राखेर भन्न थाले नर्सरीदेखि नै मिल्ने साथी थिए रमिता ऊ मलाई असाध्यै माया गर्थे म पनि गर्थेँ हामी टिफिन सधैँ बाँडेर खान्थ्यौँ हामी दुईजना भएपछि कोही पनि जाँदैन थियो स्कुल सँगै सक्यौँ पछि एघार बाह्र कक्षा पनि सँगै पढ्यौँ त्यति बेला हामी बाह्र पढ्थ्यौँ एक दिन सिनियर दिदीहरूले बास्केटबल खेलेको हेरिरहेकी थिएँ हेर्न म एक्लै थिएँ अचानक बास्केटबल खेल्ने एउटी दिदी मेरो छेउमा आइन् र मेरो ओठमा चुम्बन गरेर गइन् मलाई अनौठो किसिमको आनन्द भयो अघि कहिल्यै थाहा नभएको रोमाञ्च प्रभावित भयो गएर फेरि ती दिदीलाई बेसरी अँगालो हालेर चुम्बन गर्न मन लाग्यो म एकदमै आनन्दित बने त्यो बेला किताबमा पढेकी थिएँ यो भनेको लेस्बियनको लक्षण हो त्यही दिन मैले आफूलाई लेस्बियन प्रमाणित गरेँ म रमितालाई असाध्यै माया गर्थेँ उसका ससाना रहर पनि घरबाट पैसा चोरेर पुरा गरिदिन्थेँ त्यसो त म आफूलाई हिरो र रमितालाई हिरोइन ठान्थेँ मैले आफू लेस्बियन भएको कुरा रमितालाई भने रमिता त्यसै क्षणबाट बोल्न छाडी मसँग मैले मेरो पहिलो प्रेम गुमाएँ उनी मेरो पहिलो प्रेमिका थिए मलाई बुझिनँ मैले ढाँट्न पनि सकिनँ ढाँटिनँ तिमी साँच्चैको लेस्बिन नै हो भनेर ती मात्रैले प्रुफ भयो त त्यो एउटीले अचानक चुम्बन गर्दैमा र त्यो चुम्बनले इन्जोय दिँदैमा त्यसो त मलाई पनि मेरो दिदीले गालामा चुम्बन गर्दा रमाइलो लाग्छ त मैले भने त्यति मात्र होइन बेबी म त्यतिखेर कल सेन्टरमा काम गर्थेँ त्यहाँ हामी सबै केटी केटी हुन्थ्यौँ एउटी डिजेबल केटीले पनि अचानक मलाई पछाडिबाट अँगालो हाले ओठमा चुम्बन गरी मेरो हात आफ्नो छातीमा लगी मैले मुठी कसेँ उसले मेरो हात बेसरी झट्कारे मलाई आफूले केही हारे जस्तो फिल भयो तत्काल मैले आफ्नो हात उसको लुगाभित्र घुसारेँ क्रमशः उसको शरीर सुमसुमाउन थाले ममा मिठो रोमाञ्च पैदा भयो उसँग यस्तो क्रियाकलाप दिनहुँ हुन्थ्यो अर्थक पनि गर्थ्यौँ हामी अफिसको टोयलेटमा यी सब गर्थ्यौँ त्यहाँ सबै केटीहरू मलाई केटालाई जस्तै व्यवहार गर्थे म पनि उनीहरूलाई त्यस्तै ट्रिट गर्थेँ कसैलाई रोज लगिदिन्थेँ कसैलाई चक्लेट म अफिस पुगेपछि केटीहरूको माहौल नै अर्कै हुन्थ्यो कति त मैले टाइम दिइनँ भनेर रिसाउँथेँ पनि बोयफ्रेन्डले छोडेका लोग्नेले छोडेका अरू केटीहरूसँग पनि मेरो लस बस्थ्यो उनीहरूको फिजिकल निड्स म पुरा गरिदिन्थेँ आनन्द आउँथ्यो उनीहरू पनि एकदमै खुसी हुन्थे केटीहरूलाई खुसी पार्न सक्यो भने मलाई गर्व महसुस हुन्छ त्यो अनुहार जलेकी केटी मसँग बिहे गर्छु भनेर पछि लाग्न थालेँ त्यसपछि त मैले त्यो अफिस नै छोडिदिएँ त्यो बेला म रमिता बाहेक अरू केटीलाई मान्छे थिएँ आधार प्रेमिकाको नाममा धेरै रोई के भनेर सम्झाउने मेसो केही पाइन यो पनि एउटा प्रकृतिको देन होला ठाने आधारको के दोष प्रकृति नै त्यस्तो भएपछि मलाई उसँग रिस उठिरहेको थियो फेरि माया लाग्यो माफ गर म लेस्बियन होइन तिम्रो साथी त म बन्न सक्छु तिम्रो प्रेमिका बन्न सक्दिनँ मैले भने तिमी यो सब थाहा पाएर पनि उसले सोधि हो यो सब थाहा पाएर पनि तिमी ठ्याक्कै रमिता जस्तै छौ एउटा कुरा मात्रै फरक छ उसले मलाई घृणा गरी तिमीले माया तिमी रमिताभन्दा माथि भयो मेरा लागि रमितालाई बिर्सनै सकेकी थिएन अब निकालिदिन्छु मनैबाट ऊ मेरो लायकको नै कहाँ थिए र आधार खुसी भई गई मेरो कोठाबाट म भने केही बेर टोलाइरहेँ कोठाभित्रै मनभित्रै आज पनि आधार कलेजबाट सिधै मेरोमा आए आउनासाथ ब्यागबाट चक्लेट झिकेर दिए तिमीलाई यति राम्रो चक्लेट किन्न पनि आउँदो रहेछ हार्ट सेप भएको एकदमै आकर्षक छ चक्लेट एकदमै राम्रो लाग्यो म चक्लेट फुकाउन थाल्छु आधार मलाई अँगालो हाल्छे मेरो अनुहार उसको छातीमा छ हातमा छ चक्लेट सासी माया गरेको कि सास रोकिदिएर मार्न लागे हो कुन्नी मलाई एकदमै उक्कुस मकुस भइरहेछ आधारको गन्ध म निमेशभर पनि सहन सक्दिनँ तिम्रो स्मेल मलाई असाध्यै मनपर्छ अजीबको आकर्षण छ ऊ मसँगै सुगन्सी ऊ मलाई अझ छाड्दिन उल्टो चुम्बन गर्न थाल्छे निधारमा गालामा पाएकी भए ओठमा पनि खान्थे मैले रोकेर पो सधैँ यसै गरी बसेर नपाए मेरो गुडियासँग ऊ भन्छे उफ म निसास्य भनेको भएको म तिम्रो चक्लेट पनि खान्न मलाई छोडिदेऊ भनेको ऊ मलाई च्यापिरहेकी थिए मैले छेकबार गरिनँ भने कहाँसम्म पुग्छ आधार अनि के के गर्छे अरे मलाई भो यो कुराको अनुमानले पनि डर लाग्छ मलाई घरबेटी आन्टीसँग गफ गर्दै बाहिर बसिरहेकी थिएँ आन्टीले मेरो कपाल छाम्दै भन्नुभयो नानीको कपाल त कति लामो भएछ म स्कुल पढ्दा त झन् मेरो कपाल कति लामो र बाक्लो थियो अहिले त राम्रो छैन भन्दै कपाल मुसार्न थालेँ सत्य मेरो कपाल त एकदमै नराम्रो पो लाग्यो हाँगा पलाएछ छुँदा नरम भए पनि हेर्दा त रुखको देखिने झटपट दिमागमा आयो कपाल काट्छु अनि त म एकछिन पनि ढिलो नगरी पार्लर हिँडेँ पार्लरमा भिड थिएन कपाल काटेर कोठामा आएँ आन्टी बाहिरै हुनुहुँदो रहेछ भन्नुभयो कपाल काटेको पो सुहाउँदो रहेछ नानीलाई त हेर कति राम्रो देखिएको थोरै भन्दै थिएँ यस्तो छोटो बनाइदिए छोटै सुहाएको छ हो र भन्दै म भित्र गएँ आफ्नो सानो ऐनामा हेरेँ मैलो लगाएर लामो बनाएको कपाल बेकार काट्न गएछु ऐना हेर्दा त रोएँ म त रुँदा रुँदा म त घरमा आमालाई सम्झेर पनि रुन थालेँ त्यत्तिकै पनि के के नभए चाहिँ पो गरेर रुन थालेँ रोइरहेँ केही बेरसम्म मुख सुक्तोएँ बेचैन भयो मलाई के गरौँ कसो गरौँ छटपटी भयो म अलमलमै आधारको घर गएँ आधार खोइ त मम्मी ढोका खोल्दै मलाई पो सोध्नुहुन्छ आधार घरमा छैन मैले सोधेँ छैन म त ऊ तिमीसँगै हो लिपो भन्ठानेको थिएँ आज आएकै छैन साँच्चै हो र लुकाएर उहाँसँग ठट्टा गर्दैछु जस्तो पो कुरा गर्नुहुन्छ मम्मीसँगै म पनि भित्र गएँ बल्ल मम्मीलाई मैले झुट बोलेको होइन रहेछ भन्ने लाग्यो मम्मीले आधारलाई फोन गर्नुभयो मेरो मम्मी जहिले पनि रामायण हेर्नुहुन्छ अनि म अबेर घर पुगेको बेला महाभारत देखाउनुहुन्छ आधारले भनेको कुरा सम्झेँ मम्मी साँच्चैकै रामायण हेर्नुहुँदो रहेछ आधार जो घर आइपुगेकी थिइनँ सोच्दैछु लाइभ महाभारत हेर्न पाइने भयो आज मम्मी टेलिभिजनमा व्यस्त म फेसबुकमा रातै परिसकेपछि आधारको सवारी भयो म त आधारलाई भेट्नभन्दा पनि महाभारत हेर्न कम्प्युटरमा अल्झेर बसेकी थिएँ मम्मीले हामी दुवैजनालाई चिया लिएर आइदिनु भयो मम्मी त चुपचाप हुनुहुन्छ मम्मी मायाले छोरी पाइन्छ हस्पिटल गएको थिएँ म एकदमै खुसी हुँदै सुनायो उसले उफ्रिनु पर्दैन कुकुर बिरालाले पनि पाउँछन् छोराछोरी कुन चाहिँ ठुलो कुरा हो र हो त मम्मी जसको जे जे भए पनि टाइममा त घर आउनुपर्छ नि आगोमा घिउ थप्ने काम गरेँ मैले मम्मी कराउन थाल्नु भयो हो नानी यो सधैँ यसै गर्छ घरबाट निस्केपछि आउनै जान्दिनँ जहिले अबेर आउँछ अनि एउटा एउटा बाहना बनाउँछ बाहनाको त मसँग खजाना छ आधार खुस्सको मेरो कानमा भन्छे मम्मी अर्को कोठामा हुनुहुन्छ मम्मी म गएँ नमस्कार गुड नाइट आधार तिमी मलाई पुर्याउन जानु पर्दैन है म गएँ किच्चारे भन्छु म पल्लो कोठामा मम्मीले सुन्ने गरी आधार मलाई पुर्याउन आई पर्दैन भन्दा भन्दै पनि कहिलेकाहीँ मलाई महिनावारी हुने दिन नजिक आउँदा एक प्रकारको तनाव हुन्छ के नभएको के चाहिरहेको हो बुझ्नै नसकिने तनाव त्यत्तिकै पनि दिक्क लाग्ने अझ कहिले त मर्न नै पनि मन लाग्छ के नभएको के नभएको कोसँग रिस उठेको त्यो पनि थाहा हुन्न केही गर्न पनि मन लाग्दैन कुनै कुराले सन्तुष्टि पनि दिँदैन सबैसँग रिस मात्रै उठ्छ एक किसिमको डिप्रेसन चिडचिडापन हिजो त्यस्तै भयो कपाल त बाहना मात्र थियो आधारको घर नजिकै भए पनि म एकदमै कम जान्छु उसको घर त्यसो त मलाई कसैको घर जान पनि मन पर्दैन म कोठेमा चुपचाप बसिरहन सक्छु कोर्सका किताब भए अरू केही चाहिँदैन मलाई टेलिभिजनमा सिनेमा हेर्न पनि खुब मनपर्छ टेलिभिजन हेर्न थाल्यो भने बाहिर प्रलय नै भइसक्दा पनि मलाई थाहा हुन्न यहाँ त म एक्लै बस्छु टेलिभिजन हेर्न थाल्यो भने भात खानै बिर्सन्छु होला कसले सम्झाइदिन्छन् लौ भोक लागेपछि सम्झ्यौँला रे भात खान त फेरि पकाउनु पनि पर्छ आफैले अहो टेलिभिजन हेर्न थालेँ भने भात पकाउनु पनि निश्चित रूपमा बिर्सन्छु मैले यो बर्बादी निम्ताइन मतलब टेलिभिजन नै छैन मेरो कोठामा आधारले कम्प्युटरमा राख्न भनेर टेलिभिजन कार्ड लिएर आइदिएकी पनि थिए फिर्ता पठाइदिएँ अडियोमै आनन्द लिइरहेकी छु गीत सुन्दै पढ्छु अझ कहिले त नाच्दै भात पकाउँछु म श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको कथा कथाकार निरूपा प्रसुनको कथा आधा आधीको वाचन हो यो वाचन गर्दा गर्दै समय सकिएको छ आजको लागि श्रुति सम्वेकको समय सकिएकाले हामीले आधा आधी कथालाई आज थाती राखेका छौँ अर्को साता आधा आधीको बाँकी अंश फेरि वाचन हुन्छ आजको यो कथा हामीले निरूपा प्रसुनको कथा संग्रह तिम्रो लोग्ने र मबाट लिएका हौं हवस् त अर्को दिनसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे विदा हुन्छौँ अर्को साता कथाकार निरूपा प्रसुनको कथा संग्रह तिम्रो लोग्ने र मभित्र संग्रहित कथा आधा आदिको बाँकी अंश वाचन हुने नै छ तबसम्मको लागि विदा पाऊ शुभरात्री